पुग्नु गन्तव्यमा मलाई एक्लै टोमा छोडे पानी तिमी पुग्नु गन्तव्यमा मलाई एक्लै टोमा छोडे पानी सँगै जिउने सँगै मर्ने कसम तिमीले आज तोडे तोड़े पानी तिमी पुग्नु गन्तव्यमा हर को भेल बनी मायाको घर भत्काइदियो खहरको भेल बनी मायाको घर भत्काइदियो चोखो थियो मेरो माया तर तिमीले लत्याइदियो सबै खुसी छोडी मैले तिम्रै लागि हाँसेको थिएँ आफ्नो भन्ने सबै त्यागी तिम्रै लागि बाँचेको थिए तिम्रै लागि बाँचेको थिए तिमी पुग्नु गन्तव्यमा सोचेको थिएँ मैले हरेक पाइला सँगै चाल्ने सोचेको थिएँ मैले हरेक पाइला सँगै चाल्ने पिरतीको चोखो दिप हामी दुई सँगै बाल्ने नसोचेको भयो आज चलचित्रको कथा जस्तो जीवन भयो जुनीभरि नघट्ने व्यथा जस्तो नघट्ने व्यथा जस्तो तिमी पुग्नु गन्तव्यमा मलाई एक्लै टोमा कसम तिमीले आज तोडे पानी तिमीले कसम तोडे पानी तिमी पुग्नु गन्तव्यमा